retailers. More stylish, more options. Max Media, your in-house media partner. <laughs> नमस्कार नमस्कार सगरमाथा प्राइम समाचारमा स्वागत छ म प्रतीक्षा पोखरेल र नारायण तिमल मुख्य समाचार आजबाट नेपालीहरूको दोस्रो ठूलो चार तिहार शुरू यमपञ्चको पहिलो दिन आज काको पूजा प्रमुख तीन दलबीच पहिले नयाँ सरकार गठन कि बजेट भन्नेमा विवाद बैठक आज पनि बसेर प्याकेजमा सहमति गर्ने नेताहरूको दावी उच्च स्तरीय कार्यदलमा संविधानमा केन्द्रबाटै प्रादेशिक पहिचान सहितको एक नागरिकता दिने सहमति आज थप छलफल गरी टुंगाइने सरकारी कर्मचारीको कार्यशैलीप्रति प्रधानमन्त्रीको असन्तुष्टि कर्मचारीकै कारण सरकारी परियोजना अधुरो हुने गरेको आरोप र अमेरिकाको प्रतिनिधि सभामा विपक्षी रिपब्लिकन पार्टीको कब्जा राष्ट्रपति ओबामालाई झट्का 两个。 नमस्कार स्वागत छ कार्यक्रम खोज खबरमा खोज खबर प्रत्येक राति आठ तीस बजे पुनः प्रसारण राति एक बजे र बिहान आठ तीस बजे नेपालीहरूको दोस्रो महान चाड तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ धार्मिक मान्यता अनुरूप यमदूतको सन्देश वाहकका रूपमा कागलाई आज मिष्टान्न परिकार दिएर पूजा गर्ने चलन छ नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज हुने काग पूजा उदय उदयकालमा नै सक्नुपर्ने भएकाले बिहानी काग पूजा गर्न उत्तम रहेको जनाएको छ अतिकम लोपन्मुख र फोहोरी पंक्षीको रूपमा काग भए तापनि नेपालमा कागको दिनमा आजको दिनमा यसको छुट्टै महत्व छ धर्मास्त्र अनुसार कागलाई यमराजको दूतका रूपमा मानिन्छ त्यसैले कागलाई शुभ समाचार ल्याउन प्रेरित गर्दै सुबोल भन्दै आज पूजा गरिने चलन छ आजबाट यमपञ्चक शुरू भएकाले दिदी बहिनीले आफ्ना दाजुभाइलाई टीकाका लागि निमन्त्रणा पठाउने चलन पनि छ गाउँ शहर बजारमा तिहारको रमझम समेत शुरू भएको छ आजबाट विधिपूर्वक शुरू भएको यमपञ्चकको भोलिपल्ट कुकुर पूजा गरिन्छ कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयसम्म मनाइने तिहारको पहिलो दिन काग दोस्रो दिन कुकुर र साँझ लक्ष्मी पूजा तथा दीपावली तेस्रो दिन बिहान गाई पूजा गरिन्छ भने चौथो दिन गोवर्धन पूजा र भाइ टीका गरी सम्पन्न हुन्छ यमपञ्चकको अन्तिम दिन दाजुभाइ दिदी बहिनीले आपसे स्नेह सत्कार तथा पूजा गरी भाइटीका मनाउने दाजुभाइको यस तथा आयु बढ़ने र उनीहरू खुशी तथा सम्पन्न हुने विश्वास गरिन्छ वैदिक कालमा बलि राजाले आफ्नो राज्यभरि झकी झकाउका साथ दीपावली गरेर विष्णुलाई खुशी तुल्याएकाले यम पञ्चक भर तीनै लोकको राज्य भोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा वास गरी धनधान्यले पूर्ण पारी दिएको कथा पनि यस पर्वसँगै जोडिएको छ यम पञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म पूजा अर्थात आत्मपूजा गर्ने चलन छ तिथिको विवादका कारण नेवार समुदायले पञ्चाङ्ग निर्णायक समितिको निर्णयप्रति फरक मत जनाउँदै बीस गते लक्ष्मी पूजा एक्काइस गते म पूजा र बाइस गते भाइटीका गर्ने भएका छन् राजनीतिक गतिरोध अन्त्य तथा संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक हिजो पनि बिना निष्कर्ष टुंगियो प्रधानमन्त्री माधव कुमार नेपालको आह्वानमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रमुख तीन दलबीच पहिले नयाँ सरकार गठन कि बजेट भन्नेमा विवाद भएपछि बिना निष्कर्ष टुङ्गिएको हो संवैधानिक परिषद पनि यी सबै सहायक कुराहरू हुन् सजिलै मिल्न सक्छन् प्रमुख राजनीतिक गतिरोध अन्त्य भएन भने अरू कुरा चाहिँ मिलाउन सकिँदैन सरकार निर्माणको गतिरोधको लागि सहमति बन्न सक्छ भने तत्कालै सहमति गरौं सहमति गरेर यो टुङ्ग्याउँ त्यसपछि त्यो नयाँ सरकारले बजेट ल्याउँछ भइहाल्छ त्यो टुङ्गिन सक्दैन भनेदेखि चाहिँ नि बजेट त ल्याउनु पर्यो प्याकेज सल्युसनबाट जान्छ बैठकमा प्रधानमन्त्री नेपालले बजेट ल्याउन सहयोगका लागि आग्रह गर्नुभएको थियो तर नेताहरू बजेट र सरकार गठनबारे अर्को बैठकमा सहमति जुटाउने भन्दै बाहिरिएका थिए यसैबीच एकीकृत नेकपा माओवादीले संयुक्त सरकार गठन अघि संवैधानिक परिषदको बैठक बस्नुको औचित्य नभएको निष्कर्ष निकालेको छ पार्टी कार्यालय कोटेशनमा हिजो बसेको पदाधिकारी बैठकले काम चलाउ सरकारले संवैधानिक अंगमा नियुक्त गर्न नमिल्ने भन्दै संवैधानिक परिषदको बैठक बोलाउनुको औचित्य नभएको निष्कर्ष निकालेको हो माओवादीले काम चलाउ सरकारले बजेट ल्याउन नमिले अडान समेत दोहोर्याएको छ बैठकले यही महिनाभित्र नयाँ सरकार बनाएर संवैधानिक अंगमा नियुक्ति र पूर्ण बजेट ल्याउनुपर्ने निष्कर्ष निकालेको छ बैठक डाक्ने जुन चाहिँ साहस गरिरहेको दुस्साहस गरिरहेको छ यो गैर संवैधानिक हो यो असंवैधानिक हो संविधान विपरीत छ र त्यस प्रकारको संविधान विपरीत निर्णय गर्ने अधिकार कसैले पनि छैन त्यसकारणले त्यसको पनि हामीले गम्भीरतापूर्वक प्रतिवाद गर्दै यो संवैधानिक पद कतिपय अंगहरूमा संवैधानिक पदाधिकारीहरू रिक्तताको जो अवस्था छ त्यो पूर्ति पनि सरकार गठन भएपछि नै गर्नुपर्दछ बजेटको सवालमा पनि संवैधानिक परिषदको सवालमा पनि यी सबै कुराहरूको सवालमा सरकार गठनको अर्को विकल्प छैन बैठकमा राजनैतिक गतिरोध अन्त्यका लागि दलहरूबीच भइरहेको प्रयासबारे पनि छलफल भएको थियो कंग्रेसले चारवटा बुदामा सहमति भए माओवादी नेतृत्वको सरकार स्वीकार्न सकिने बताए लगतै माओवादी पदाधिकारीको बैठक बसेको हो बैठकले संयुक्त सरकार गठनपछि मात्र कंग्रेसले अघि सारेका बुदा कार्यान्वयन गर्नुपर्ने अडान दोहोर्याएको छ शान्ति प्रक्रिया संविधान निर्माण लगायतका जे जति बाँकी विषयहरू छन् बाँकी विषयहरूको क्रियान्वयन गर्नुपर्ने दायित्व र जिम्मेवारी को हो त भन्दाखेरि प्रधानमन्त्रीले राजीनामा दिएर सरकार गठन गर्नुपर्ने कुरा हो संयुक्त सरकार गठन भइसकेपछि त्यसले क्रियान्वयन गर्ने कुरा हो बैठकले आसन्न विस्तारित बैठकको तयारी र त्यस अघि भएको बहसको समेत गरेको थियो संविधान निर्माणमा देखिएको विवाद समाधान गर्न गठन भएको उच्चस्तरीय कार्यदलमा नयाँ संविधानमा प्रादेशिक पहिचान सहितको एकल नागरिकता केन्द्रबाटै दिइने सहमति भएको छ सिंहदरबारमा हिजो बसेको कार्यदलको बैठकमा केन्द्रबाटै प्रादेशिक पहिचान सहितको एकल नागरिकता दिने मौखिक सहमति भएको हो आज बस्ने कार्यदलको बैठकमा थप छलफल गरी निर्णय गर्ने सहमति भएको छ सक्छौँ तर त्यसमा तलब हुँदाहरूमा धेरै छलफल गर्न बाँकी छ त्यस कारण चाहिँ एउटा समग्रमा छलफल भएपछि निश्चित आकार तपाईँले पाउनुहुन्छ अहिले मौखिक सहमति मात्रै छ मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगर्ने र एकल नागरिकता प्रदान गर्ने विषयमा सहमति नजिक पुगेको जानकारी दिनुभयो हिजोको बैठकमा राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनबारे पनि छलफल भएको थियो यसअघि मधेसवादी दलहरू प्रान्त र केन्द्र दुवैले दोहोरो नागरिकता प्रदान गर्नुपर्ने अडान राख्दै आएका थिए संविधान सभा सुभाष चन्द्र नेमाङले शान्ति प्रक्रिया छिट्टै टुङ्गिने विश्वास व्यक्त गर्नुभएको छ संविधान सभामा रहेका महिला समूहले गरेको अन्तर्क्रियामा अध्यक्ष नेमाङले अनुमिनको म्याद सकिनु अघि नै शान्ति प्रक्रिया पूरा हुने बताउनुभयो संविधान निर्माणका क्रममा देखिएका विवाद मिलाउन गठन भएको उच्च स्तरीय कार्यदलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले चार महिनाभित्रै सेना समायोजन गरिसक्ने बताएको भन्दै उहाँले यो समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो कार्यक्रममा महिला सभासदहरूले भने महिलाको मुद्दामा प्रेसले पनि सकारात्मक ढंगले रिपोर्टिङ नगरेको गुनासो गरेका थिए प्रधानमन्त्री माधव कुमार नेपालले सरकारी कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आलोचना गर्नु भएको छ काठमाडौँको नयाँ बानेश्वरमा हिजो आकाशी पुल शिलान्यास गर्दै प्रधानमन्त्री नेपालले कर्मचारीको कार्यशैली तथा कानूनी अडचनका कारण काठमाडौँ महानगरपालिकाको समस्या समाधान हुन नसकेको बताउनुभयो काठमाडौँको फोहोर व्यवस्थापन गर्न छुट्याइएका वार्षिक चालिस करोड़ छुट्याएको वार्षिक चालिस करोड़ रूपियाँमा ब्रह्मलुट मचाउने तथा फोहोरमा राजनीति गर्ने प्रवृत्ति देखिएको उहाँको आरोप थियो व्यवस्थापनको जिम्मा दिने काममा अनेकौं ढिला सूची वर्षौं भइसक्यो म सुन्दछु कि विगत दस पन्ध्र वर्षदेखि प्रयास भइरहेको छ त्यो तर त्यो अगाडि बढ्नै नदिने त्यो चालिस करोड़मा आँखा लागेको छ त्यही मनपरी गर्ने लुट्ने अझै बेसी लुट मचाउने त्यो प्रवृत्तिले गर्दाखेरि अनेकौं खालका झमेलाहरू खड़ा गर्ने काम गरिन्छ प्रधानमन्त्री नेपालले आफूले काठमाडौँ उपत्यका सुधारको एकीकृत योजना अघि बढ़ाउन खोजे पनि नेताहरू पैसाको पछि दौड़ेर विकास निर्माणमा राजनीति गरेको आरोप लगाउनुभयो काठमाडौँ उपत्यकामा सार्वजनिक जग्गा मिच्ने प्रवृत्ति बढ़ेको भन्दै उहाँले सार्वजनिक जग्गा र खोलाको किनार कब्जा गर्नेलाई कार्यवाही गर्न महानगरपालिकालाई निर्देशन पनि दिनुभयो सार्वजनिक सम्पत्ति मिच्नेहरू प्रति निकै आक्रमक देख्नुभएका प्रधानमन्त्री नेपाल के भन्छन् अड्डाबाट पास भयो भने पनि त्यो कानूनी हिसाबले त्यो माथि हुन सक्दैन नक्कली कागजात खड़ा गरेर विभिन्न हिसाबले मानिसहरूलाई घुस खुवाएर अनि भ्रष्टाचारबाट कसैले आफ्नो नाममा पारेको छ भने त्यो घर जग्गा लिलामी मात्रै होइन त्यो व्यक्तिकै पुरै जिन्दगी बर्बाद हुन पुग्छ त्यसमा त्यो हिसाबले राज्य जानै पर्छ नगएर उपाय छैन काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको इनोभेटिभ कन्सेप्टले छ महिनाभित्रै आकाशे पुल बनाइसक्ने जनाएको छ पाँच दशमलव चार मिटर उचाइ र तीन दशमलव चार मिटर चौडाईको पुल बनाउन साढे छ करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको छ पुल बनाउन लाग्ने सबै खर्च निजी कम्पनी इनोभेटिभ कन्सेप्टले लगानी गर्नेछ पुल शिलान्यासका क्रममा प्रधानमन्त्री नेपालले सरकारी निजी सहकारीले ठूला पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताउनुभयो समाचारमा अब एकैछिन विश्राम विश्रामपछि लिएर आउनेछौं प्रधान न्यायाधीश श्रेष्ठ जापान एसियत तथा प्रशान्त क्षेत्रका न्यायाधीशहरूको उन्नाइसौं सम्मेलनमा सहभागी हुने आन्दोलनरत हज यात्री संघर्ष समितिबाट सिंहदरबारमा धरना केन्द्रीय हज कमिटिमाथि छानबिन गर्न माग र इराकको बगदादमा भएका दसवटा श्रृंखलाबद्ध आक्रमणमा त्रिसठी जनाको मृत्यु अफगानिस्तानमा सुरक्षा कार्यवाहीमा तीसजना लडाकु मारे introducing for the first time in Nepal a revolutionary internet service that you can use without the hassles of wires and complicated devices. Broadlink Wi-Fi wireless internet service. Come, be a part of the Wi-Fi revolution and get connected to the world of the internet. Anywhere and everywhere. Broadlink. Connect your way to freedom. स्वागत छ एक्काइसौँ शताब्दीको आधुनिक सुविधा सम्पन्न फ्ल्याटमा पच्चिस रोपनीमा फैलिएका सुन्दर शान्त र रमणीय वातावरण वसुन्धरा अवस्थित फ्ल्याटहरू गौरवमय एक दशक इतिहास बोकेको ओरिएन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालीको अर्को प्रस्तुति चक्रपथ हाइट्स वसुन्धरा रिङ रोड एक समयमा हाम्रो पृथ्वी यस्तो थियो हामी ढुक्क भएर सास फेर्न सक्थ्यौँ हरियाली सफा वातावरण के थिएन र हामीसँग तर हामीहरूकै लापरवाहीले गर्दा बिस्तारै प्रकृति हामीसँग रिसाउँदै गयौँ के यसरी नै नाश हुने हो त हाम्रो पृथ्वी हामी केही गर्न सक्छौ त अब सक्छौ आफ्नो घरमा साधारण बल्बको सट्टा कम ऊर्जा खपत गर्ने र बढी पैसा बचत गर्ने हिमस्टार सिएफएल बल्ब प्रयोग गरी ग्लोबल वार्मिङ कम गर्न मदत गरौ आफ्नो पृथ्वी बचाउनको लागि एउटा सानो प्रयास हामी मिलेर आँटेदेखि गर्न नसकिने के पो छ र हिमस्टार सिएफएल एउटा सानो प्रयास उज्यालो तर्फ कुनै पनि अवस्थाको बल्ब ल्याउनुहोस् र हिमस्टार सिएफएल बल्बको खरिदमा पन्ध्र रुपियाँ Townhouse, Hong Kong King and U Furniture. Vishwa Prasiddha Brand. उत्कृष्ट गुणस्तर फिफ्थ फ्लोर Floor, सुपरमार्केट Supermarket, फोन फोर फोर टू एट वन सेवन सेवन विश्रामपछि समाचारमा स्वागत छ प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ यही कार्तिक बीसदेखि चौबीस गतेसम्म हुन लागेको एसिया तथा प्रशान्त क्षेत्रका न्यायाधीशहरूको उन्नाइसौं सम्मेलनमा सहभागी हुन हिजो जापान प्रस्थान गर्नुभएको छ जापान प्रस्थान गर्नुअघि हिजो अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग प्रधान न्यायाधीश श्रेष्ठले सम्मेलनमा मेलमिलाप प्रणाली न्यायिक स्वतन्त्रता व्यक्तिगत एवं सामाजिक हकको रक्षा लगायतका विषयमा छलफल हुने बताउनुभयो प्रधान न्यायाधीश श्रेष्ठले दुई दिन जापानको अनौपचारिक भ्रमणका क्रममा त्यहाँका प्रधान न्यायाधीशसँग आपसी भेटवार्ता गर्ने र कार्तिक सत्ताइस गति स्वदेश फर्कने कार्यक्रम छ हज यात्री संघर्ष समितिले गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज कमिटिमाथि छानबिन गर्न माग गर्दै हिजो सिंहदरबारमा धरना दिएको छ संघर्ष समितिले हज कमिटिमा भ्रष्टाचार भएको तथा नेपाली हज यात्रीमाथि गैर जिम्मेवार बनेको भन्दै छानबिनका लागि धरना दिएको हो समितिका संयोजक सकिल अहमद जरगरले हज कमिटिमा भएको भ्रष्टाचार र अनियमितता छानबिनका लागि तत्काल आयोग गठन गर्न माग गर्नुभयो संघर्ष समितिले आर्थिक पारदर्शिता हुनुपर्ने साउदी अरेबियामा तत्काल सरकारी टोली पठाउनु पर्ने राजदूतले अमर्यादित कार्य गरेकाले तुरन्त फिर्ता गर्नुपर्ने माग गरेको छ समितिले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ हामीहरूको भने एउटा एम्बेसडरले हामी जनताले अस्ति आफ्नो प्रोटोकल आफ्नो भन्दा बाहिर तिहारको आगमनसँगै मिठाईको व्यापार निकै फस्टाएको छ तिहारमा विभिन्न प्रकारका मिठाईले भरि भराउ हुन्छन् तर के तपाईँले हाम्रा घरसम्म पुग्ने मिठाई पाक्ने भान्सा कतिको सफा होलान् भने कहिले कल्पना गर्नुभएको छ नाम चलेकै कतिपय मिठाई पसलमा सजी सजाउ गरेर उपभोक्तालाई आकर्षित गर्न जति मेहनत मिठाई पसलले गरेका छन् त्यति नै कन्जिसाई उनीहरूले आफ्नो भान्सा सफा राख्न गरेका छन् अनुगमनको जिम्मा पाएको वाणिज्य विभाग तथा यससँग सरकार राख्ने निकायले दशै अगाडिदेखि नै उपत्यका नाम चलेकादेखि सामान्यसम्मका मिठाई पसलमा अनुगमन गर्दा धेरैजसो मिठाई तथा खाद्य पदार्थ पाक्ने भान्सा फोहोर पाइएको जनाएको छ जाँचपछि विभागले सम्बन्धित असलेहरूलाई लिखित पत्र पठाएर सचेत गराइसकेको थियो हामीले पनि स्थलगत रिपोर्टिङका क्रममा धेरै मिठाई पसलको भान्सा कोठा पुग्दा निकै फोहोर भेटायौं चुरोटका ठुटा यत्र तत्र फालिएकोदेखि लिएर फोहोर फ्याँक्ने ठाउँ भाँडाकुँडा सफा गर्ने यहाँसम्म कि भान्सा कोठाभित्र पनि शौचालय रहेको भेटायौं यस्तो भान्सामा पाकेको मिठाईले उपभोक्ताको स्वास्थ्यमा कस्तो असर पर्ला सजिलै अनुमान गर्न सकिन्छ खाद्य पदार्थ पाक्ने केही भान्सा कुनै नाली भन्दा कम थिएन अत्याधिक फोहोर र दुर्गन्धका बीचमा पनि त्यहाँ उपभोक्ताको भान्सामा पुग्ने मिठाई पकाइएको पाइयो केही पसल संचालकले त आफ्नो गल्ती ढाकछोप गर्न प्रयत्न समेत गरे केहीले सरसफाईमा पर्याप्त ध्यान नदिएको भन्दै गल्ती स्वीकारे र अब सचेत हुने प्रतिबद्धता पनि जनाए त्यसपछि के छ भने हामीले उहाँले भन्नुभयो तपाईँको सबै कुरो ठिक छ मैले पेन्ट पनि यो दिएँ जस्ट दसैँ अगाडि नै गराएको थिएँ सबै कुरो मेन्टेन त गर्नै पर्यो होइन बाथरूम साथरुम पनि अलिकति ध्यान दिएर सफा राख्नु पर्यो होइन चलेर छ भन्नाले त्यही बाथरूम त्यो स्टाफको लागि मात्र बेग्लै बाथरूम बनाएको छ तिहार नजिकिँदै जाँदा विभागले गरेको अनुगमनमा केही अखाद्य रंग तथा वस्तु प्रयोग गरेका मिठाई पसलहरूलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको छ नौला ल्याएकाहरूलाई चाहिँ विश्लेषण गर्ने क्रम बाँकी छ समय लाग्छ र हामीले चाहिँ जहाँबाट ल्याएको उहाँलाई बोलाएर मुद्दा दायरी गरेर सरकारी वकिल मार्फत राय लिएर अनि मात्रै मुद्दा दायर गर्ने हाम्रो प्रक्रिया क्रम यस्तो रहेको छ वाणिज्य विभाग खाद्य प्रविधि तथा गुड़ नियन्त्रण विभाग लगायत अन्य सरकारवाला निकायले अनुगमन तीव्र पारे पनि कार्यवाहीको दायरामा कसैलाई ल्याउन सकेका छैनन् सर्वनाथ टेलिभिजनका लागि क्यामेरामा मुकेश सुमागाईका साथ श्रुति निडौला काठमाण्डु मिठाई बनाउने ठाउँ कस्तो छ स्वास्थ्य सम्बन्धी यो तयार पारिएको पछि अब बाँकी समाचार नेवार समुदायको चाड महपूजाबारे वृत्तचित्र बनेको छ काठमाडौँमा हिजो भएको कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरद सिंह भण्डारीले वृत्तचित्र विमोचन गर्नुभयो त्यसक्रममा मन्त्री भण्डारीले पर्यटन प्रवर्धनमा नेवारी संस्कृतिको महत्वपूर्ण भूमिका रहेको भन्दै पर्यटन आकर्षित गर्न वृत्तचित्र उपयोगी हुने बताउनुभयो करिब चालिस मिनटको वृत्तचित्र अमेरिका लगायतका देशमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ वृत्तचित्र उद्योगपति लक्ष्मी शर्माले तयार गर्नुभएको हो ठमेल पर्यटन विकास परिषदले दीपावली र नेपाल सम्म नयाँ वर्ष एघार सय एकतीसको अवसरमा हिजो शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ परिषदले संगठनलाई थप मजबूत पार्ने र भाइचारा बढ़ाउने उद्देश्यले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो कार्यक्रममा ठमेल क्षेत्रका व्यवसायहरूको उल्लेख्य उपस्थिति रहेको थियो कार्यक्रममा चीनले दिएको फोहोर उठाउने गाड़ी प्रदर्शनका साथै पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने चित्रकला पनि प्रदर्शन गरिएको थियो कामका लागि वैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई ठगिनबाट जोगाउन धादिङमा चेतनामूलक सड़क नाटक प्रदर्शन गरिएको छ सूचना र जानकारीको अभावमा सर्वसाधारण नठगिउन् भन्ने उद्देश्यले विश्व शिक्षाको सहयोगमा प्रयास नेपालले नाटक प्रदर्शन गरेको हो मानव बेचबिखन रोक्न तथा वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सावधानीबारे देखाइएको नाटक हेर्न बैरनी बरैनी गजुरी मलेखु बेनीघाट मजिम चारका सर्वसाधारण भेला भएका थिए सन्देशमूलक नाटक जिल्लाका अन्य क्षेत्रमा पनि प्रदर्शन गरिने बताएको छ कैलाश गुरूङले लेख्नुभएको गीत पुस्तक डिबिरी र अडियो सेरी गरी सात कृति सार्वजनिक भएको छ गुरूङले लेख्नुभएको गीती पुस्तक रक्षकको गीत र उडेज फ्रम द हिमालयज डिबीहरू कलश र रक्षकको गीत कलनाथ जोखिम यात्रा र विभूति वन्दना काठमाण्डुमा हिजो विमोचन गरिएको हो गुरूङका यी सृजनालाई प्रधान सेनापति छत्रमान सिंह गुरूङ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइला र प्राके जगमान गुरूङ लगायतले एकैसाथ विमोचन गर्नुभएको थियो समाचारमा फेरि पनि एकैछिन विश्राम विश्रामपछि लिएर आउनेछौ अमेरिकाको प्रतिनिधि सभामा विपक्षी रिपब्लिकन पार्टीको कब्जा राष्ट्रपति ओबामालाई झट्का र खेलकुद मन्त्रालय राखेप र ओलम्पिक कमिटी बीच सहमति सोह्रौं एसियरमा खेलकुद मन्त्री नेतृत्वको टोली चीन जाने गुणस्तरीय कपडा भरपर्दो सिलाई, सही व्यक्तित्वको अनुपम रोजाई वर्षौंदेखिको चिर परिचित जेबी टेलर्स गाबाहाल पाटन अब तिन कुनै सुविधा नगरमा पनि जेबी टेलर्स मोर स्टाइलिस मोर अप्सन के पो अनि जताउनु पर्दैन त कति जताउनु कहाँ जताउनु भने जानु पन्ठामा जानु छैन लोकित डेन्टल हस्पिटल चेक गराउनु भयो लोकित डेन्टल हस्पिटल लोकित डेन्टल हस्पिटल यहाँ दक्ष अनुभवी डाक्टरहरूबाट आधुनिक कम्प्युटर प्रविधिद्वारा दाँतका सम्पूर्ण समस्याहरूको विशेष छुटका साथ उपचार गरिन्छ मेरो पनि दाँतको समस्या छ म पनि लोकित डेन्टल हस्पिटलमा उपचार गराउँदैछु तपाईँले लोकित डेन्टल हस्पिटल त्रिपुरेश्वर फोन चार दस दस एकचालिस चार दस दस बयालिस शाखा कार्यालय कुपनडोल बस स्टप नजिकै फोन नम्बर पचपन्न एकचालिस नौ सय बयालिस अब दसैँ र तिहारको सुखद उपलक्ष्यमा दाँतको उपचारमा विशेष छुट सहित उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ 2010. ये चंगुतु Historical search begins in Newa community. Nepalese Fashion Home presents 6th annual Miss Newa 2010. A complete cultural hidden talent contest. you are talented and aged between 16 to 22 years from the Newar community, then contact us and register your application. Phone 423 and at 49110601 or log on to www.misnewa.com.mp. Official media partners Sagarmatha Television, Drishti Weekly, Rajdhani Delhi and Times FM 90.6. Live on Sagarmatha Television. For sponsorship, 98510 9841256874. शुभ दीपावली दुई हजार सडसठीको उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछौ लिबियाका लागि नेपाली पासपोर्ट तथा हरेक प्रकारका अरेबिक डकुमेन्ट ट्रान्सलेट गर्ने नेपालको एक मात्र परराष्ट्र मन्त्रालयबाट मान्यता प्राप्त कम्पनी अनेस्ट अरेबिक पिता ट्रान्सलेसन सेन्टर सम्पर्क चार चार तीन एक दुई आठ सात अन्ठानब्बे पाँच दस छ सात तीन पाँच छ हात्ती काठमाडौँ वैदेशिक रोजगारीको लागि झण्डै दुई दशकदेखि भर पर्दो गल्फ ओभरसिज कन्सल्टेन्ट र अल्करिम ओभरसिज कन्सल्टिङ प्रणाली शीतमूलक तालिम पश्चात सौदी अरेबिया कतार युएई ओमान बहराइन र कुवेतमा रोजगारीका लागि गल्फ ओभरसिज कन्सल्टेन्ट भगवान बहाल समेत गरिम ओभरसिज कन्सल्टेन्ट प्राली भगवान बहाल ठमेल विश्रामपछि समाचारमा स्वागत छ समाचारमा अब अन्तर्राष्ट्रिय समाचार इराकको राजधानी बगदादमा भएका दसवटा श्रृंखलाबद्ध आक्रमणमा त्रिसठी जनाको मृत्यु भएको छ विस्फोटमा दुई सय भन्दा बढ़ी घाइते भएका छन् अमेरिकी सेनाले केही संवेदनशील क्षेत्र बाहेकमा सुरक्षाको जिम्मा इराकी सेनालाई सुम्पिएपछि बगदादमा भएको यो सबैभन्दा ठूलो विस्फोट हो यसैबीच अफगानिस्तानको हेलमन्द प्रान्तमा सुरक्षाकर्मीले गरेको कार्यवाहीमा तालिबानका तीस लड़ाकूको मृत्यु भएको छ सुरक्षा फौजले छापा मार्ने क्रममा ठूलो मात्रामा लागू औषध समेत नष्ट गरेको छ सुरक्षा फौजले ग्रेनेड सहित ठूलो मात्रामा हतियार र गोली समेत बरामद गरेको अधिकारीहरूले बताएका छनृ अमेरिकी विपक्षी दल रिपब्लिकनले राष्ट्रपति बराक ओबामालाई झट्का दिँदै प्रतिनिधि सभामा कब्जा जमाएको छ अमेरिकी संसदमा चार वर्षदेखि राष्ट्रपति ओबामाको डेमोक्रेटिक पार्टीको वर्वच रहेको थियो तर यस पटक प्रतिनिधि सभाको सबै चार सय पैंतिस सीट र सिनेटको सय मध्ये सत्तीस सीटमा भएको चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा अहिलेको सीट भन्दा साठी सीट बढ़ी जित्ने निश्चित देखिएको छ संसदमा बहुमत गुमाएपछि राष्ट्रपति ओबामालाई विधेयकहरू पारित गर्न गाह्रो हुनेछ प्रशासनमा आफू अनुकूलका सहयोगीहरूलाई नियुक्त गर्न पनि ओबामालाई निकै समस्या हुने भएको छ सिनेटमा भने रिपब्लिकनहरूले बहुमत कायम राखेका छन् तर अहिले कायम सीट संख्या भन्दा छ सीट घटेको छ यसपटकको चुनावमा रिपब्लिकन पार्टीको दक्षिणपन्थी धार टी पार्टीले पनि आफ्नो उपस्थिति जनाएको छ यस बाहेक अमेरिकाको पचास मध्ये सडतिस राज्यका गवर्नर पनि यही चुनावबाट चुनिनेछन् समाचार उपालो अर्थ समाचारको